समितिको बैठक आज विराटनगरमा शुरू भएको छ बैठकले आपराधिक गतिविधिको नियन्त्रण र सीमा सुरक्षाका विषयमा छलफल गर्नेछ मुख्य तीन दलले संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति अन्तर्गत विवाद समाधानका लागि उपसमिति बनाउने निर्णय गरेका छनृ संविधान लेखनको काम कार्यतारिका अनुसार अगाडि बढ़ाउन र सहमति कायम गर्नका लागि उपसमिति बनाउने निर्णय भएको एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बहादुर बोगटीले जानकारी दिनुभयो नेपाली कंग्रेस नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेता सहभागी बैठकले संविधान सभामा बाहिर रहेका नेकपा माओवादी लगायतका दलसँग पनि वार्ता गर्ने निर्णय गरेको छ त्यस्तै भारतीय प्रधानमन्त्रीको नेपाल बैठक बसेर निर्णय गर्ने सहमति सहमति भएको नेकपा एमालेका उपाध्यक्ष भीमरावले जानकार दिनुभयो बुधी सहमति अनुसार उच्च स्तरीय राजनैतिक संयन्त्र बनाउने विषयमा छलफल भए पनि कुनै निर्णय हुन नसकेको नेताहरूले बताएका छन् बालुवाटारमा बिहान बसेको बैठकले सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता खोजबिन गर्ने आयोग तत्काल गठन गर्ने निर्णय पनि गरेको छ बैठकमा छब्बीस सभासद मनोनयनको विषयमा भने खासै छलफल नभएको नेताहरूले बताएका छन् संविधान सभा बाहिर रहेका राजनैतिक दल तथा पूर्वी पहाड़ी जिल्लामा भूमिगत गतिविधि सञ्चालन गरिरहेका सशस्त्र समूहसँग आज पनि वार्ता हुने भएको छ हिजो छलफल गर्न बाँकी रहेका चारवटा समूहसँग आज वार्ता हुनेछ संवैधानिक राजनैतिक सम्वाद तथा सहमति समिति अन्तर्गतको प्रारम्भिक वार्ता उपसमितिले हिजोदेखि लाममा वार्ता शुरू गरेको हो सभासद आनन्द प्रसाद ढुङ्गनाको संयोजकत्वमा रहेको प्रारम्भिक उपसमितिले आइतबार किराँत जनवादी ओकर्स पार्टी सुमन बान्तवा समूह जातीय मुक्ति मोर्चा नेपाल स्टेट लिम्बुवान फोर्स र मच सम्बन्ध संघीय लिम्बुवान राज्य परिषदसँग वार्ता गरेको छ उनीहरूसँग चार बुधे सहमति भएको छ आजको वार्तापछि पूर्वी नेपालका सशस्त्र समूह संघको वार्ता सकिने संसद सचिवालयका प्रवक्ता वार्ता समितिमा सहभागी मुकुन्द शर्माले जानकारी दिनुभयो खाद्यान्न तथा तरकारीमा रासायनिक विषादीको प्रयोग कम गर्ने विषयमा कृषि वैज्ञानिकहरू छलफलमा जुट्दैछन् एकीकृत शत्रु जीवन जीव व्यवस्थापन कार्यक्रमको आयोजनामा चितवनमा शुरू हुने छलफलमा विभिन्न नौ देशका कृषि वैज्ञानिक सहभागी हुँदैछन् रासायनिक विषादीले मानव स्वास्थ्यमा गम्भीर असर गर्न थालेपछि त्यसको विकल्पमा जैविक विषादीको प्रयोग बढ़ाउने उद्देश्यले छलफल हुन लागेको आयोजकले जनाएको छ ढुसी ब्याक्टेरिया जस्ता सूक्ष्म जीवाणीको माध्यमबाट रोग किरा नियन्त्रण गर्ने उपायबारे Honduras Guatemala Kenya Tanzania Indonesia Cambodia Bangladesh र नेपालका वैज्ञानिकहरूले छलफल गर्ने नेपाल कृषि अनुसन्धान परिषद नाटका वरिष्ठ वरिष्ठ वैज्ञानिक रामबहादुर केसीले बताउनुभयो छलफल तीन दिनसम्म चल्नेछ खाद्यान्न तथा तरकारीमा विषादी कम प्रयोग गर्ने देशको सूचीमा परेपछि पछिल्लो समय नेपालमा रासायनिक विषादीको प्रयोग बढ्दै गएको पाइएको छ मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने रासायनिक विषादीलाई विस्थापित गर्न सघाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका सुलभ पौडेलले बताउनुभयो बाघको आक्रमणबाट चितवनको माणीमा एक महिलाको ज्यान गएको छ बाघको आक्रमणबाट अयोध्यापुरी नौके पञ्चमाया गुरूङको ज्यान गएको माडी प्रहरीले सनाएको छ स्थानीय वैकुण्ठेश्वर सामुदायिक वनमा घाँस काट्न गएका बेला बाघले आक्रमण गर्दा गुरूङको ज्यान गएको इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक दिनेश भण्डारीले जानकारी दिनुभयो गुरूङलाई बाघले दोषी आक्रमण गरे तापनि उनको सब भने गैराती मात्रै फेला परेको उहाँले बताउनुभयो बेलुका अबेरसम्म घर नफर्किएपछि खोजी गर्दा उनको शव फेला परेको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिनुभयो हिन्दुत्व संरक्षण तथा धर्म परिवर्तनको विरूद्ध पूर्वी चितवनको रत्नगरमा आश विरोध र्याली निकालिएको छ र्यालीपछि पछि आयोजित कोर्ट सभामा बोल्नेहरूले धर्म परिवर्तनको विरोध गर्दै सजग रहन आग्रह गरेका थिए कोट सभामा बोल्दै पण्डित रामकृष्ण उपाध्यायले नेपालमा बढ़दो धर्म परिवर्तनको चलखेलका कारण द्वन्दको अवस्था सिर्जना हुने भन्दै सचेत रहन आग्रह गर्नुभयो उहाँले कुनै पनि व्यक्तिले खुशीले धर्म परिवर्तन गर्दा आपत्ति नहुने तर विभिन्न लोभ लालचमा पार्दै परिवर्तनको नारा लिनु खेतपूर्ण रहेको बताउनुभयो धर्म परिवर्तनले एउटै परिवारका सदस्यलाई पनि छुट्याउने भन्दै उपाध्यायले बेलैमा सजग रहनुपर्ने सुझाव दिनुभयो धर्म धर्म परिवर्तनकारीको कुनै इतिहास नरहेको उल्लेख गर्दै वहाँले धर्म परिवर्तनले नेपालको मौलिकता नष्ट हुने दावी गर्नुभयो धर्म परिवर्तनले विदेश संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै उपाध्यायले त्यसले सामाजिक सद्भाव बिथुलिएको बताउनुभयो हिन्दू जागरण नेपालको नेतृत्वमा रत्नगरको निपोनी स्थित हरियर मन्दिरबाट निकालिएको भजन कीर्तन सहितको र्यालीले रत्नगर बजार परिक्रमा गरेको थियो वीर अस्पतालका अवस्थित चिकित्सक अस्पताल सुधारको माग गर्दै आन्दोलनमा उत्रिएपछि बिरामी आकस्मिक सेवाबाट पनि वञ्चित भएका छन् आन्दोलनका कारण बिरामीको शल्यक्रिया रोकिएको छ भने बहिरंग उपचारका लागि आएका बिरामी फर्कन बाध्य भएका छन् उनीहरूले चार महिनादेखि रिक्त उपकुलपति रजिस्ट्रार रेक्टर लगायत पदमा चाँडो नियुक्ति हुनुपर्ने माग समेत राखेका छन् पदाधिकारी नभएर अस्पताल सञ्चालनमा अप्ठ्यारो परेको भन्दै आवश्यक चिकित्सकहरूले तत्काल पदपूर्ति माग गर्दै आन्दोलन गरेका प्रतिष्ठानमा उपकुलपति लगायत रजिस्ट्रार रेक्टर डिएन अस्पतालका निर्देशक र सदस्य गरी एक्काइस पद रिक्त छन् उपकुलपति दामोदर पोखरेलको कार्यकाल दुई हजार सत्तरी फागुन बाह्रमा सकिएको थियो रजिस्ट्रार मुकुन्द राजपन्थीको गत वैशाख उनातिस र रेक्टर श्री कृष्ण गिरीको गत माघमा सकिएको हो प्रतिष्ठानका डिन सीताराम चौधरी गत वैशाख तेइस र निर्देशक बुलन्द थापाको कार्यकाल गत असार चौधमा सकिएको थियो आज विश्व हेपाटाइटिस विरूद्धको दिवस नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ यस वर्षको हेपाटाइटिस दिवसको नारा हेपाटाइटिस फेरि एकपटक सोचौं यसलाई बुझौं र यस रोगबारे सही प्रकारले सूचित हौं भन्ने तय गरिएको छ यो दिवस सन् दुई हजार आठदेखि हरेक वर्ष अठाइस जुलाईका दिन विश्वभर थालिएको थियो नेपालमा भने सन् दुई हजार दसको जुलाई अठाइसदेखि मात्र मनाउन थालिएको हो हेपाटाइटिस दिवसको बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा द लिभर क्लिनिकका अध्यक्ष डाक्टर अनन्त श्रेष्ठले नेपालमा भाइरल हेपाटाइटिस कलेज रोगको महत्वपूर्ण कारकको रूपमा देखिन्छ भने आपद कालीन हेपाटाइटिस तथा जन्डिसको प्रमुख कारण हेपाटाइटिस भएको जानकारी दिनुभयो हेपाटाइटिस ए गर्भवती महिलामा चक्रो रूपमा संक्रमित हुने गरेको उल्लेख गर्दै श्रेष्ठले कुल संक्रमित मध्ये करिब पच्चीस प्रतिशत गर्भवती महिलाको मृत्यु यही रोगका कारण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 रहेको महाशाखाको भनाइ छ मौसम हेरी स्वप्रति सजग भई आफ्नो खेतबारीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ मौसम मौसम एस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो अब अन्तर्राष्ट्रिय समाचार लिबियामा सरकार समर्थक फौज र इस्लामिक लडाकु बीचको संघर्षमा अडतिस जनाको स्यान गएको छ पूर्वी लिबियाको मेनगाजीमा लडाकुले सरकारी फौजमाथि आक्रमण गरेपछि भिडन्त भएको बीबीसीले जनाएको छ लिबियाको राजधानी त्रिपोली र बेनगाजीमा एक हप्ता यता सरकारी सेना र लडाकु समूहबीच संघर्ष चर्किँदै गएको छ त्रिपोलीमा भएको भिडन्तमा सन्तानब्बे जनाको स्यान गएको छ भने चार सय जना भन्दा बढ़ी मानिस घाइते भएका छनृ भिडन्तका क्रममा त्रिपोलीको विमानस्थल नजिकै इन्धन भण्डारण केन्द्रमा रकेट आक्रमण हुँदा आगलागी भएको छ प्रधानमन्त्रीको कार्यालयले विज्ञप्ति निकाली आगो नियन्त्रणमा लिन सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ आगो नियन्त्रणमा नलिए तीनदेखि पाँच किलोमिटर आसपासको क्षेत्र पुरै ध्वस्त हुने अधिकारीहरूले चेतावनी दिएका छन् संघर्ष चर्किँदै जाँदा फ्रान्स हर्मन अमेरिका र बेलायतले आफ्ना नागरिकलाई तत्काल लिबिया छोड्न सुझाव दिएका छन् टर्कीले पनि आफ्ना सात सय भन्दा बढ़ी कर्मचारीलाई फिर्ता लगेको छ खेल समाचार भारत र इङ्ल्याण्ड बीचको तेस्रो इन्भेस्टर कप टेस्ट क्रिकेट प्रतियोगितामा आज दोस्रो दिनको खेल शुरू हुँदैछ नेपाली समय अनुसार अपरान्न पाउने चार बजेपछि शुरू हुने खेलमा इङ्ल्याण्डले दोस्रो दिनको ब्याटिङ थाल्नेछ इङ्ल्याण्डले पहिलो दिनमा दुई विकेट गुमाउँदै दुई रन जोडेको छ इङ्ल्याण्डका सेरी ब्लालेन्स एक सय चार तथा इयान बेल सोह्र रनमा खेलिरहेका छन् लिस्टर कुक पञ्चानब्बे तथा श्याम रोप्सन छब्बीस रन बनाए अल आउट भएका छन् पाँचवटा टेस्ट क्रिकेट श्रृङ्खलामा भारत एक शून्यले अगाडि छ दिउँसो दुई बजीको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति अन्तर्गत विवाद समाधानका लागि उपसमिति बनाउने मुख्य तीन दलको निर्णय संविधान जारी हुनु पूर्व राष्ट्रपति संसदबाट अनुमोदन हुनुपर्ने गृहमन्त्री गौतमको भनाई रासायनिक विषादीको प्रयोग कम गर्ने विषयमा कृषि वैज्ञानिकहरू छलफलका लागि चितवनमा सम्मा हुँदै जैविक विषादीको प्रयोग बढाउने उद्देश्य लिबियामा सरकार समर्थक भज्र इस्लामिक लडाकु बीच भिडन्त अडतीस जनाको मृत्यु र तेस्रो इन्भेस्टर कप टेस्ट क्रिकेट प्रतियोगितामा आज दोस्रो दिनको खेल सुरु हुँदै अवस्त दिउँसो दुई बजेको अर्पण समाचार सकियो सुचिता हमाल बिदा हुए नमस्कार यस अर्पण समाचारको साथमा शिखर हार्डवेयर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएल पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टी एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टी एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line चोक Narayangarh phone zero five six five seven लागि सुनो हजुर सिटी एक्सप्रेस मनी ट्रान्सफर आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा सगौरव प्रस्तुत गर्दछ पैसा हात हातमा उपहार आठ आठमा यस योजनामा सहभागी हुनुहोस् र जित्नुहोस् दैनिक आठ जनालाई प्रुफ ज्याकेट प्रत्येक आठ दिनमा एकजनालाई स्मार्टफोन हरेक महिनाको